नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त उपन्यास अलिखितको वाचन सुन्नेछौं अलिखितको वाचन हामीले गएको बाह्रौं श्रृङ्खलादेखि बाह्रौं श्रृङ्खलासम्म गएको साता सुनेका छौं र बाह्रौं श्रृङ्खलासम्म पुग्दा यो उपन्यासमा त्यहाँको गाउँ बिरहिनपुर बरेवामा चुनाव हुन गइरहेको छ र चुनावका लागि जिमदारलाई टक्कर दिने अर्को व्यक्ति पनि देखा परेको छ र जिमदार विभिन्न षड्यन्त्र गरिरहेका छन् हेरौं ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितमा अब अगाडि के हुन्छ सुनौ तेह्रौं श्रृंखला पृष्ठ एक सय अठासीबाट दुई वर्ष जति बाजे गाउँमा साक्षात विकरालताको मूर्ति बनेर बस्यो दुई वर्षपछि बाजेको रूपमा अलिकति परिवर्तन देखा पर्यो त्यसको एउटा शाश्वत खालको कारण थियो हाम्रो घरमा एक दिन एउटी गोरी केटी देखा परे काठमाडौँबाट आएकी थिए र खत्रिनी भनिने गर्थे त्यसका खुट्टाभरि मुसाहरू उठेका थिए तैपनि त्यो युवती थिए र केही हदसम्म आकर्षक पनि आउनासाथ त्यो केटी भाँडापानी गर्न थाले जसले गर्दा त्यसको स्तर पहिले नै निर्धारित भइसकेको थियो त्यसै अन्तर्गत त्यससित लाग्न अरूले धेरै सतर्क हुनुपर्थ्यो केवल बाजे एकजना यस्तो थियो जसलाई सतर्कताको त्यति आवश्यकता अनुभव भएन केटीको नाउँ थियो ज्ञानी भने ज्ञानीलाई देखेपछि बाजेको प्रशस्त समय मुखमा राल जम्मा गर्दैमा खर्च हुन थाल्थ्यो यद्यपि त्यसलाई बगाएर ऊ आफूलाई कमजोर सिद्ध गर्न चाहँदैन थियो त्यसकारण अचेल ऊ मुखले गालीको उच्चारण धेरै गर्न पाउँदैन थियो ज्ञानीले थाहा पाए जब बाजे उसमाथि दसैँ इन्द्रियले मोहित छ यद्यपि तीमध्ये पाँचको प्रयोग अहिले उसले गर्न पाएको छैन र त्यसकारण यो उमेरमा प्रेम गर्दा बारम्बार उसको धैर्यको भित्ता फुट्न खोज्थ्यो उसले बडो मुस्किलले आफूलाई थामिराखेको थियो ज्ञानीले पनि यस मोलतोलमा आफ्नो हाउभाउ कटाक्षको मात्रा बढाइदिए यसले अरू त केही भएन तर त्यो आधा आधा घण्टामा मधिसे छप्काउन दाबबाट खुकुरी साट्ट तान्ने बाजे अब एउटा बिरामी पशु झैँ चुपचाप र छटपटमा दिन बिताउन थाल्यो ऊ दुईको सिँडेर गएर मिश्री नरिवल किलिप चुरा टिका वा त्यस्तै केही ल्याएर दिन्थ्यो यसो गर्दा आफ्नो पहिलेको बानीभन्दा विपरीत ऊ बिल्कुल एउटा गोप्य सिलबन्दी तरिका अँगाल्ने गर्थ्यो तर हामी केटाकेटीलाई यो हेर्न आनन्द आउँथ्यो बाजे त्यस्तरी गर्मीमा पसिना काट्दै आएको कति बेरपछि ज्ञानीसँग भेट्छ र भेटेर के दिन्छ त्यसको पन्ध्र मिनट पनि नबित्दै बाजुले ल्याएको कोसेलीको पुरा कचहरीमा ऐलान हुन्थ्यो जसलाई सुनेर जिस्काउने केटाकेटीहरूको कमी थिएन बाजे तुरन्त कर्जा नतिर्ने कुनै असामीको नाउँ लिएर फलाक्न थाल्थ्यो मामा उसको यो फलानो निकै मनोरञ्जक कार्यक्रम चाहिँ सुन्न गर्नुहुन्थ्यो अथवा बाजे हामीले जिस्काएको सुनेर बारीमा जान्थ्यो र त्यहाँ ठरिया गेनरी बथुवा अथवा सुगाको साग टिपिरहेका आइमाईहरूलाई अकारणमा झपारेर बगाइदिन्थ्यो ती आइमाईहरू केही नबुझेर बाहिर निस्कँदै फतफत आउँथे कैसन बाजे सब दिन खोटत रहने त कुछो न आज लागल बोले बाजेको मनको हालखबर कसले थाहा पाओस् बाजेलाई यति थाहा थियो ऊ दिन दिन बिग्रिँदै गइरहेको छ र उपचार गराउने हेतुले ऊ पर्याप्त समय ज्ञानीको चिन्तन मननमा बर्बाद गर्न थाल्यो र लाग्थ्यो केही दिनमै दारी आदि बढ्ने जति कुरा बढाएर बाजे एउटा विकट ज्ञानी बन्नै आँटेको छ एक दिन त ऊ खुलेआम ज्ञानीसित प्रेम निवेदन गरिरहेको अवस्थामा थियो त्यो पनि माइजूद्वारा नै त्यसो त ऊ निकै चालिन्ताले ज्ञानीसित कुरा गरिरहेको थियो अनि त्यस जस्तो प्रेम गर्नेहरू गर्दछन् वा बोल्दछन् करिब करिब त्यस्तै बोलिरहेको थियो प्रेम गर्दा उमेरको सम्झना हुँदैन भन्थे त्यही होला बाजे आफ्ना पुरा कलाहरूसित ज्ञानी रिजाउनमा लागेको थियो ज्ञानी केही मोलभाव गर्ने मुडमा थिए क्यार आम प्रेमिकाहरू चाहिँ निकै जोग्य र शङ्कास्पद उत्तरहरू दिइरहेकी थिए त्यसै बखत ज्ञानीको सुलभ कठोरताको ध्यान आएछ बाजेलाई तुरन्त श्रृङ्गारको परित्याग गरेर एक्कासी वीर रसको उच्चारण गर्न थाल्यो उसलाई किन हो एक्कासी आफ्नो मर्दपनाको बोध भएर आयो जसलाई ज्ञानीको कारणले केही दिनदेखि उसले अवकाश दिएर पन्छाइरहेको थियो यस्तो ध्याउन हुनासाथ ऊ आफ्नो आदिम र सुपरिचित मुद्रामा हाम फाल्यो र तुरन्त दारी खुकुरी र श्रृङ्गार रसका अन्ततम शब्दहरूको धारा प्रवाह र समवेत प्रयोग गर्न थाल्यो उसले भन्यो त जस्ता बेसीहरूले नगरेर हामी जस्ता मर्दका रौँ पनि हालिँदैनन् बुझिस् यसकी आमा खसिनी झन्झन गर्यो झन्झन थाप्लामा उक्लिँदै रहेछ त जस्तालाई काट्न के को आइतबार हामीलाई कस्ता कस्तालाई ढालिया छ कस्ता कस्तालाई बस यही बाजेसँग एउटा भूल भइदियो ऊ एकान्तमा निकै मधुरो स्वरमा कुरा गर्ने स्तरबाट एक्कासी आफ्नो मौलिकता प्रदर्शित गर्न थालेको थियो र यो प्रदर्शन उसले निकै असरकारी किसिमले गरेको थियो यद्यपि त्यो रात्रिको केवल प्रथम प्रहर हुँदो हो माइजू निधाउनु भएको थियो केवल बाजेको वीरताले उहाँका आँखा उग्रेका थिए यसले के पत्तो पाइएको थियो भने मूलत बाजे एउटा वीर प्रकारको प्रेमी थियो प्रेमिका धेरै स्वाङ पार्ने खालकी थियो भने हरण गर्ने सामर्थ्य पनि कायदासाथ र नियमपूर्वक राख्दथ्यो पौराणिक पात्रहरूकै शैलीमा फरक कति थियो भने नियमपूर्वक र वीरतापूर्वक हरण गर्नलाई प्राचीन युगमा नायक र नायिका बीच जुन दूरी अपेक्षित हुन्थ्यो त्यो बाजेर ज्ञानीका बीचमा बनेको थिएन यही कारण हो जहाँ प्राचीन नायक नायिकालाई भगाउँदा तिनका नातेदारलाई ललकार गर्दथे भने बाजे विवश भएर ज्ञानीलाई नै ललकार्न थाल्थ्यो बस कुरो फिँचियो मामासम्म पुग्यो मनमा मामा अचेल बाजेदेखि केही खिन्न हुनुहुन्थ्यो उसको काममा पहिलेको जस्तो फुर्ती थिएन अब आएर राम्रोसित कारणको पत्तो पाइएको थियो मामाले के गर्नुभयो भने एउटा चलाक संरक्षक झैँ बाजे र ज्ञानीको बिहे सम्पन्न गराइदिनु भयो बाजे खुसी भएर फेरि कर्जा उसुलीमा सक्रिय हुन थाल्यो ज्ञानीले अब बाजेलाई हाउभावका टाक्छेले हिर्काउन छाडिदिएर प्रसन्न रहन थाले यो चौतर्फी प्रसन्नताको परिणाम के भयो भने छिट्टै नै खेलका लागि एउटा बच्चा बाजेको काखमा उम्रियो नाउँ राखियो रामे रामे छ वर्षको उन्जेलमा बाजेले ज्ञानीमाथि आफ्नो प्रशस्त माया खर्च गरिसकेको थियो नगद र जिन्सी दुवै रूपमा बाजे ज्ञानीका सामु बाख्रो बनेर उभिरहन्थ्यो र ज्ञानी बाजेलाई यौवनको चारा खुवाई खुवाई बाख्रोबाट अझ त्योभन्दा पनि आज्ञाकारी कुनै प्राणी बनाउने दाउमा थिए क्यार मामाले केही खेत दिनुभएको थियो उनीहरूलाई बाजे आफ्नो परिवार लिएर अलग्गै घरमा बस्न थालेको थियो हाम्रो काम चाहिँ उसले छोडेको थिएन बरु ज्ञानी अब भाँडा मल्दिन थिए केही समयपछि मामाले जिम्मेदारी बेचिदिनुभयो सायद यही विश्वनाथ सिंहलाई मलाई राम्ररी थाहा छैन मामाहरू जाँदा बाजे पहिलोपटक आँखामा आँसु लिएर उभिएको देखियो उसले भन्यो हजुर नभएपछि अब गाउँमा के बस्नु कसले टेर्छ हामीलाई मामा पनि अलि भावुक भएको हुनुहुँदो भन्नुभयो हेर बाहुन यस्तै हो मै अब यहाँ बस्न नसक्ने भइसकेको थिएँ समय बदलिन्छ मान्छे पुरानो हुन्छ अनि टिक्न नसक्ने पनि हुन्छ तिमी नयाँ जिम्मदारसँगै मिलेर बस न उनलाई पनि त तिमी जस्तो मान्छे चाहिन्छ बाजे केही बोलेन जस्तो त्यो एउटा युगको परिवर्तनको सङ्केत होस् भए पनि त्यस्तै बाजे क्रमशः निस्तेज हुँदै गयो अब उसलाई खुकुरी झिक्न वा आफ्नो रौद्र रूप देखाउने इच्छा हुँदैन थियो यसले अर्थ यो नलगाइयोस् बाजे अब एकदम बदलिएको थियो वास्तवमा ऊ अझै पनि दारा इत्यादि किट्ने काम गर्थ्यो तर अब ती सबका लागि बाजे अक्षम साबित हुन थालेको थियो अब जति रिसाए पनि त्यो दृश्य कतै पनि कुनै बखत पनि उपस्थित हुँदैन थियो जुन सम्पूर्ण गाउँ थर्काउनलाई पर्याप्त होस् बरु अब त बाजे क्रोधाग्नि दन्काएर बसिरहन्थ्यो पुरानै किसिमले र गाउँलेहरू त्यो आगो तापिरहन्थे बाजेकै अघिल्तिर बाजेमाथि हाँसिरहन्थे एउटै बाजे कसरी कसरी अब एक्कासी अप्रासङ्गिक हुन पुगेको थियो एउटा क्रुद्ध वीरबाट काउकुती लगाउने विदूषकमा तुरन्त बदलिएको थियो बाजे पर्याप्त एक्लो ठान्न थालेको थियो आफूलाई एक्लो र असुरक्षित सारा गाउँमा ऊ एउटा अर्को देश मात्र होइन अर्को लोकबाट आएको प्राणी चाहिँ दर्शनीय रहन गएको थियो ज्ञानी पनि उदास रहन्थे त्यसकारण बाजे घरमा पनि एक्लो हुन्थ्यो केवल रामे गाउँका केटाकेटीहरूसँग तिनीहरूकै भाषा बोल्दै र तिनीहरू जहीँ नै नाङ्गो भुतुङ्गो बसेर धुलो खेल्न सक्थ्यो कतै केही नमिले जस्तो आफू नमिले जस्तो गाउँमा अब आफैमा पनि यस्तोमा यस्तोमा एक दिन ज्ञानी बाजेलाई छाडेर कतै हिँडिदिए रामेलाई समेत लिएर निकै खोज्यो बाजेले र गाउँलेहरूले पनि तर ज्ञानी काठमाडौँ नै फर्केकी थिए कि भारततर्फ एक त यही पत्तो पाइएन अर्को ऊ एक्लै गएकी थिए कि कसैले फकाएर लगेको थियो यसको पनि खबर पाइएन बाजेको कथा यति हो मेरो जानकारीमा गाउँमा आएपछि मलाई बाजेको सम्झना आयो मैले सोधेँ बाजे खोइ थाहा भयो बाजे पोहोर साल बौल आयो ऊ माटो खान थालेको थियो र उसको रवाफिलो अनुहार एकै ठाउँमा झुन्डिएर ठुलो थुतुनु हुने कुनै जनावरको जस्तो भएको थियो पागल भएपछि जस्तो कि हुनसक्छ सम्भावना मध्ये एउटा सम्भावना बाजेले पनि रोज्नै पर्थ्यो उसले रोजेछ एक दिन सबेरै गाउँलेहरूले के थाहा पायो भने बाजे बिहानदेखि बेलुकीसम्म बसिरहने एउटा पाकडको रुखको फेद थियो त्यहाँ ऊ छैन बाजेले दुरन्तलमा आफूलाई सशरीर हुत्याइदिएको थियो गाउँलेहरूको भनाइ थियो उनीहरूले जानेसम्म दुरन्तलमा त्यो पहिलो प्राण त्याग थियो जुन कुनै उद्देश्य र आशा बिना गरिएको थियो किनभने बाजेलाई देख्नेहरूको मत थियो बाजे सम्पत्ति होइन केवल मुक्ति चाहन्थ्यो त्यो पनि जीवनबाट हामी गाउँमा आउनु के महिना अघि मात्र बाजेले आत्महत्या गरेको रहेछ मैले विश्वनाथसँग सोधेको थिएँ जिमदार साहेबले बाजेलाई आफ्नो कामका लागि किन राख्नु नराख्नु भएको जिमदार काहीँ खुइ गर्न थाले अन्त्यमा केही सिप नलागेपछि हाँस्न थाले म आउँदा त्यो मलाई काम नलाग्ने भइसकेको थियो समय बदलिन्छ मान्छे पनि त्यससित बदलिन सकेन भने त्यो बेकममा भइहाल्यो नि नत्र हामी पनि त पुरानै मानिस हौँ तर समयलाई चिनेर त्यससित हिँड्न सकेकाले आफ्नो इज्जत जोगाउन सकिएको छ बाजे होइन मलाई त नथुनी रङ्गलाल जोखु र बैजनाथ चाहिन्छ पढे लेखेको अथवा गाउँलाई बुझेको तर बाजे गाउँसँग भिज्नै सकेन गाउँमा फटा चोर डाँकाहरूले पनि अर्कै रूप लिइसके बाजे जस्ताको तस्तै रह्यो जिमदारले सारा कुरा डार्बिनको सिद्धान्त सम्झाए चाहिँ भने र आफ्नो दार्शनिकताको तेजमा निकै तृप्त देखिन थाले त्यस दिन म बाजेलाई धेरै बेरसम्म सम्झिरहेँ जिमदारसँग छुट्टिएर पनि बाजे मलाई गाउँको स्मृतिको अन्तिम अवशेष जस्तो प्राप्त भएको थियो मैले आँखा घुमाएर चारैतिर हेरेँ साँच्चै केही धरमपुरभित्रबाट केही बदलिएको थियो र थिएन पनि केवल बिरेनपुर बरेवा जस्ताको तस्तै थियो त्यहाँका मानिस आज पनि त्यसै गरी टाउको निहुराएर आउँथे र टाउको निहुराएर जान्थे जिमदार निर्विघ्न रूपमा प्रजातन्त्र र गाउँ हाँकेर बसेका थिए एउटै लट्ठीको छेउ फेरेर जिमदारको कचहरीमा मानिसहरू सधैँभन्दा केही बढी जम्मा भएका थिए काठमाडौँ गएका हाम्रा मानिसहरू फर्किसकेका थिए र कचहरीमा बहसहरूमा भाग लिन पनि थालेका थिए जस्तो कि अहिले रामजीले हत्केलामा मालिरहेको खैनीको मात्रा थप्यो किनभने खानी मानिस थपिएका थिए उसले दुई चार थप्पडी हानेर चुनासँग मिसाएको सुर्तीको धुलो उडायो छेउछाउ बस्नेहरूको दुई चार छेउ खपेर मालिकलाई सोध्यो मालिक सुनरा त बन्हा गैल ओकल तारिख वा के का होइ अर्थात् सुनरा त थुनियो त्यसको तारिखको के हुन्छ जिमदार यताउति हेर्न थाले थुनिएको मुद्दा अर्को तारिख अर्कै कुरामा कुनै के हुन्छ बौवारी जिमदारले विश्राम लिई भने यत्ना कानुन हाम्रो नै के मालुम अब बनाइए गइल त हाम्रा ओखरा से कौनो मलामत नैखे अर्थात् यति कानुन त मलाई पनि थाहा छैन अब थुनिहाल्यो भने मलाई उसित कुनै इक छैन जिमदार एक्कासी यति नरम भएको देखेर तिनीहरू जिमदारलाई प्रशंसाले हेर्न थाले केही बेरपछि जिमदारले भने के नदेख ऊ जेङ्गै हुम्कै ता त एक दिन गुणमुडिए नागिरी त कहिए हाम्रा के भने सलिमालाई त हेर त्यो जसरी उम्लन्छ एक दिन बल्डेङ खाएर लडेन भने मलाई भन्नु यता सलीमा सुनरा गएपछि आफूमा त्यो तागत पाइरहेको थिएन जसले लागोस् ऊ केही गर्छ त्यसकारण ऊ एउटा सोझो साझो दोकानदार बन्नमा रुचि राख्न थाल्यो केही दिनपछि उसकी भतिजीको बिहा भयो बिहान बेलुकी ऊ त्यसैको हिसाबमा व्यस्त हुने गर्थ्यो सलिमाको दाजु अब्दुल नजिकैको कुनै गाउँमा निकै सम्पन्न मानिसका रूपमा चर्चित थियो आसपासका गाउँहरूमा धनी र धूर्त मानिसहरूको नाउँ लिँदा अब्दुलको नाउँ पहिलो दोस्रोमै लिइन्थ्यो उसकै छोरीको बिहामा वरपरका उसका नातेदारहरू साथ लागेका थिए दुला भारतको कुनै धनाड्य छाला व्यापारीको छोरो थियो त्यसकारण प्रश्न इज्जतको थियो सलीमा प्रत्येक साँझ र प्रत्येक बिहान डेढ कोष हिँडेर अब्दुलको घर पुग्थ्यो र बिहाको कार्यक्रमको तर्जुमा गर्थ्यो बिहाको तिन दिन अघि शरीरमा घोडा सहन गएको थियो फर्कँदा आफ्नो पछि पछि चार पाँचजना हाँडीहरू बोकाएर आइरहेको देखियो एउटा हाँडी उसले आफूले पनि बोकेको थियो ती सबै हाँडीहरू एक रात उसले आफ्नै घरमा राख्यो भोलिपल्ट बिहानै अब्दुल कहाँ पुर्याउने विचार ऊ राख्दथ्यो एउटा गाउँले सोध्यो यी हडियामे काले आइल हो सलिम भाइ अर्थात् हाँडीहरूमा के ल्यायो सलिमाले जवाफ दियो घिउ ह बिहान पुगा आयम भैया कि हाँ घिउ हो भोलि दाई कहाँ पुऱ्याएर आउँछु तर त्यो गाउँले जस्तो हुनु कि हुनुपर्छ निकै बौद्धिक प्रकारको हुने गर्थ्यो र देशको कतिपय बौद्धिकले झैँ बुद्धि राखोस् कि नराखोस् तर्क र सन्देहको खजाना मस्तिष्कको मरूभूमिमा गाडेर राख्ने गर्थ्यो उसले पत्याएन यस्ता नयाँ आडीहरूमा घिउ हुन सक्छ त्यो पनि यति घिउ लिन त मुगलान जानै पर्दैन सकेपछि हल्ला चल्यो अब्दुलकी छोरीको बिहामा जन्तीलाई गाईको मासु खुवाइयो र त्यो मासु मुगलान गरेर ल्याउने सलीमा थियो जसले मासु भरिएका आँडीहरू एक रात आफ्नो घरमा पनि राखेको थियो जिमदारको कचहरीमा कुरा आयो जिमदारले भने ऐसन अनहेर होइ हिन्दू राजमे गाईकै मास पर्सल जाई यस्तो अराजकता हिन्दू राज्यमा गाईको मासु पस्कने खबर जस्तो पनि होस् अखबार र रेडियो बिना पनि व्यापक रूपमा प्रचारित हुन सक्छ त्यसको नमुना यही खबर थियो वरपर सातै गाउँमा हिन्दूहरू गाउँ त धेरै थिए तर पनि सातै गाउँ भन्ने चलन थियो जम्मा भएर एक सय एक धर्मरक्षाका हुङ्कारहरू गर्न थाले सल्लाह यो भयो सलिमा र अब्दुल दुवैको घरमा आगो लगाइदिने तर जिमदारले भने म प्रधानपञ्च भएको नाताले यस्तो अनुमति दिन सक्दिनँ तिमीहरू आफ्नै निर्णयले जे गर्नु छ गर अर्को कुरा मान्छेले अलिकति मान्छे त हुनैपर्छ सलिमा र अब्दुलको दण्ड तिनका परिवारलाई किन छ कोही यसको जवाफ दिने वास्तवमा जिमदारको अन्तिम तर्कले सबै उत्तेजना नतमस्तक भए यस्ता तर्कहरू त यति मानवताको धारले टिलिक्क हुन्छन् दरबारका पनि धार कुडाइदिउन् सबै सोचमा परे त्यसो भए के गर्ने केही नगर्ने भेत्रो जघन्य पाप फेरि सहन कसरी गर्ने कुरो टुङ्गोमा पुगेन सब आफ्ना परम्परामाथि टिका टिप्पणी गर्दै घर घर हिँडे कि त गाईलाई शास्त्रमा त्यस्तो दर्जा नदिएको भए हुन्थ्यो कि हामीलाई धर्मका लागि केही गरेर देखाउने मौका दिएको भए हुन्थ्यो हाल दुवैको अभावमा गाउँलेहरू सलिमामाथि दारा केट्न थाले जसले केही मानिसका एक दुई दाँत अल्लिन थालेका थिए दिनहरूमा शरीरमा सूर्य डुब्नसाथ साथ दोकान बन्द गरेर सुत्थ्यो र सूर्योदय हुनासाथ जुनसुकै ग्राहक आए पनि आफ्नो सफाई दिँदै भन्ने गर्थ्यो हाम्रो कौनो दोष नै के हो बाबु गाईको मास हाम्रो बाप दादा नदेखलक हम कहाँ से अर्थात् मेरो कुनै दोष छैन बाबु गाईको मासु मेरो बाबु बाजेले देखेनन् म कताबाट देखौँ केही दिनपछि एउटा बिहान सलिमाको घरका मानिसले देखे सलिमा ओछ्यानबाट तल लडेको छ र उसको टाउकोबाट रगत बगेर जमेको छ जसको अनुहार रगते रगतले लिपिएको पुरिएको छ हाहाकार मचियो सलिमा बेहोस रहेछ खाटबाट खसेर बेहोस भयो कि बेहोस भएर खाटबाट खस्यो त्यो कसै गरी पनि ज्ञात हुन सकेन निकै बिरेपछि उसलाई होस आयो उसले भन्यो आधा रातमा ऊ एकै फेर बिउजियो पहिलो लट्ठीको प्रहारले एक निमेषमै त्यही एउटै लट्ठीको प्रहारले बिउजिना साथ मुर्छा पनि पर्यो सलीमा उठ्यो र दुईजना साथी लिएर चौकीमा गयो दुई तिन पुलिस दाना पानी खान नगएर बसेका थिए सलीमा रुन थाल्यो हजुर ऊ लोग हाम्रो जान लिली हजुरकै असरा बा अर्थात् तिनीहरूले मेरो ज्यान लिन्छन् हजुरकै सहारा छ सिपाहीले बानी अनुसार पहिले त हप्कायो लोग्ने मानिस भएर रोएको भए त्यसपछि तीमध्ये जो पनि त्यहाँको इन्चार्ज हुने क्षमता राख्दो त्यसले सोध्यो कसले हिर्कायो तँलाई सलिमाले भन्यो नदेख्ने इन्चार्ज जस्तोले भन्यो देखिनुहोस् भने हामीले कसलाई कारवाही गर्ने त हामी यसमा के गर्न सक्छौँ आफू के के नचाहिने गर्दै हिँड्छ अनि हामीलाई गुहार्छ ल्याने जा यहाँ कोही होइन अस्पताल पो जानुपर्छ यस्तो दसी प्रमाण बिनाको घाउ लिएर ओखती त हुन्छ नि चलिमाले कुरा बुझेन तर के बुझ्यो भने घाउ कहिलेकाहीँ स्वयंमा प्रमाण हुँदैन र उसले अस्पताल जानुपर्छ उसले ठुलो ठुलो एकछिन कमजोर आँखा सुकेर पहेलिएको झौरिएको कैडा जस्तो अनुहारले सम्पूर्ण चौकी र त्यसको लीलालाई हेऱ्यो त्यसपछि आफूसँगका मानिसको सहाराले बाहिर निस्क्यो निस्किसकेपछि उसले भन्यो हडियामे एको बेर केहू न झकलक आ सोझे अपने मन ओमे मास तार देलक ऐसन जुलुम गरेके के चाहिसे पाइजी अर्थात् हाँडीमा एकपल्ट पनि कसैले चियाएन आफ्नै कल्पनाले त्यसभित्र गाईको मासु हालिदिए यस्तो जुलुम गर्नुहुन्छ सिपाहीजी सलिमाले रवि कहाँ पट्टी बाँध्न लगायो यो सिङ्गै प्रसङ्गमा गाईको मासु कसैले देखेको दाबी भने गरेन तर गाउँलेहरूको श्रवण शक्ति र चिन्तन शक्ति कति तगडा हुन सक्दो रहेछ त्यसको नमुना हुन सक्छ यो तिनीहरूले मासुका साँप्राहरू केवल सुनेर र सोचेर यथार्थमा ल्याउन सकेका थिए अरू सोच्ने आवश्यकता के थियो शरीरमा थियो कि यति पर्याप्त थिएन त्यसमा सुनराको साथीलाई तर जिमदारमा भविष्य सोच्ने शक्ति अझै पनि टनिक जत्तिकै बलशाली रूपमा विद्यमान थियो र केवल भविष्यको काल्पनिक सपना वा तस्विर बनाउनमा जिमदारको पटक्कै विश्वास थिएन यही कारण थियो एउटा काल्पनिक हमलामाथि पनि उनले यथार्थ मुद्दा हाल्न सके र सलिमा जसलाई केही मूर्ख नै भन्न सकिन्छ एउटा सजीव र निकै रगत बटुल्ने प्रहारलाई समेत अब काल्पनिक मात्र विवश थियो प्रमाण छैन भने यथार्थ छैन त्यसैले बरिवाको जीवन धेरै मात्रामा काल्पनिक कोटीमा पर्थ्यो किनभने त्यसको पनि यथार्थ थिएन किनभने प्रमाण थिएन इत्यादि भने जिमदार खाएर सुपारी चपाएर बलिरहेको लालटिन निभाएर त्यस रात भनौँ आधा रातमा धारा प्रवाह सोच्न थाले सलीमा चुनावका लागि बेकार भयो अब त्यसको मान्छेलाई कसैले भोट दिँदैन भने वैजनाथलाई प्रधानपञ्च बनाउनुदेखि अब रोक्नेको ठाकुर सिंह छ त त्यसलाई तिनजना ओछ्यान तीन महिनाका लागि बन्दोबस्त गरिदिन्छु चुनाव भन्ने पूर्ण शब्द त्यागेर चको बाराखरी मात्र याद गर्ने लायक रहन्छ यस वखत जोखीकी छोरी भएकी बे कति काम लाग्दियो यति सोच्न साथ जिमदार महाशय घडी हेर्ने झन्झट नगरेरै एउटा ढोकामा उभिन पुगेर कराए ए रङ्गलाल रङ्गलाल जुर्मुराउँदै लट्ठी समाउँदै उठ्यो र अघिल्तिर साक्षात जिमदारलाई उभिएको देखेर तुरन्तै निद्रालाई आँखामा मिचेर लडाइदियो र एउटा गम्भीर सलाम गर्यो जिमदारले आज्ञा दिए जो जोखुवा कि बोलाके ल्या रङ्गलाल मालिकको आज्ञा पाएर तुरन्त जोखुलाई डाक्न नदी तर्ने गरी धोती सार्दै हिँड्यो मालिक आधारातमा आँखाले देख्न सक्ने सपना त्यागेर तृप्ति साथ आँखा उगार्दै निकै टाढाको एउटा स्पष्ट सपना देख्न थाले जसमा उनी आफ्नै गाउँको एउटा मञ्चको उपयोग गर्दै कम्तीमा एउटा सहायक मन्त्रीका रूपमा भाषण दिन उभिएका छन् र पहिलो वाक्यको थालनी गरेका छन् भाइ लोगिन आ बहिन लोगिन हमर सब कुछ यी हे गाउँ के देहल ह हमहु अपन सब कुछ ई है गाउँ के सेवा में लगा देम गाउँ के सेवा कहल देश के सेवा कहल ह हम केनहु पहुँची हमर देश सेवा ई है गाउँ से शुरू हुई आ यी गाउँ मे आके अन्त होइ अर्थात् भाइ बहिनी हो मेरो सब थोक यसै गाउँले दिएको म पनि आफ्नो सब थोक यसै गाउँको सेवामा लगाइदिन्छु गाउँको सेवा गर्नु देशको सेवा गर्नु हो म जहाँ पुगुँ मेरो देश सेवा यसै गाउँबाट थालिन्छ र यसै गाउँमा आएर टुङ्गिन्छ ताली र अश्राश्रु जिमदारको भाषणको असरले नहर जस्तै बगिरहेका छन् भविष्यमा जिमदार देखिरहेका छन् र यहाँ वर्तमानमा विपनामा उनी भोज खाएको भावमा तृप्त देखिए बिर्से उनले अहिले भर्खरै रङ्गलाललाई जोखु डाकेर ल्याउन हराएका छन् उनलाई यो मध्यरातमा सम्झना भइरहेको थियो भने केवल आफ्नो भाषणको पहिलो वाक्यको थालनी भाइ लोगिन आ बहिन लोगिन हाम्रो सब कुछ यी हे गाउँके देहल कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ जसरी देश वा जिल्लाको मानचित्रमा गाउँ बिरहिनपुर बरिबा देखिँदैनथ्यो त्यसै गरी बिरहिनपुर कतै देखा पर्दैनथ्यो त्यसको एउटा कथा प्रचलित थियो त्यो कथा बाजेले बाबुलाई बाबुले छोरालाई र छोरो बाबु बनेपछि फेरि आफ्नो छोरालाई सुनाउनु आफ्नो परम कर्तव्य ठान्थ्यो यसरी बरिबाको छेउमा बिरहिनपुर भन्ने गाउँ थियो तर त्यो केवल मानिसको जिब्रोमा थियो बिरहिनपुरमा एउटा बिरहिणी बस्थे उसको लोग्ने कमाउन जान्छु भनेर निस्केको थियो उसले वचन दिएको थियो दुई वर्षपछि म फर्किन्छु त्यस बखत तेरा लागि गहना र छोराछोरीका लागि नयाँ लुगाको भारी बोकेर हिँड्नै नसक्ने भएर आउँछु लोग्ने निस्केको दिनदेखि स्वास्नी आफ्नो यौवन र रूप सम्हालेर कुर्न थाले दुई वर्ष पुग्न आँटेपछि ऊ लोग्ने आउने बाटोतिर हेरेर उभिन थाली खाने फिक्री थिएन लाउने होस रहेन उसलाई केवल आफ्नो प्रतीक्षाको मात्र ज्ञान थियो मानिस उसलाई विरहीन अर्थात् विरहिणी भनेर सम्बोधन गर्न थाले दुई वर्ष बित्यो तर लोग्ने फर्केन उसका बारेमा कैयौं कथाहरू फर्के जसलाई यहाँ दिनु समय बर्बाद गर्नु एक रात विरहीन सुतिरहेकी थिए बाहिर कसैले बोलायो निस्केर हेरी गाउँका मानिसहरू थिए तिनीहरूले पहिले उसको लोग्नेबारे केही सूचना दिने प्रयास गरेर उसको घरभित्र पसे त्यसपछि भनिन्छ बिरेनको घरमा मेला जस्तो लाग्यो सारा गाउँका उमेर पुगेका मानिसले बिरेनलाई विधिवत अर्थात् पशुवत र पुरुषवत बलात्कार गरे उसका केटाकेटीहरूको उपस्थितिमा त्यो रसिक कार्य सम्पन्न गरिएको थियो पक्कै थियो त्यसको तोडले बिरहिनको मृत्यु भयो केटाकेटीको के भयो थाहा छैन तर मृत्युभन्दा केही क्षण अघि बिरहिनले शराब दिन बिर्सिएन उसले गाउँकी एउटी देवीलाई सम्बोधन गर्दै भने किनभने सतीत्वको मोल देउताभन्दा देवीको वास्ताको कुरा बढियो हे हिडिवारिन माई यी गाउँ उजड जाए अर्थात् उसले त्यो गाउँ उजाड हुने श्राप दिएकी थिए र त्यसपछि दुई चार अन्तिम सास फेरेर आफैलाई सर्वप्रथम डिहिवारिन माईको संरक्षणमा सुम्पेकी थिए त्यो उद्घाटन थियो गाउँको समाप्तिको जसलाई डिहिवारिनले सदर गरेकी थिइन् त्यसपछि प्रलय आयो कि महामारी फेजियो गाउँ सखाप हुन थाल्यो र हुँदै गयो कसरी भने एक गाउँको एउटा अन्तिम घर समेत नष्ट भयो त्यस वखत सत्ययुग रहेको हुँदो अहिले भएको बलात्कारको केस केवल कानूनले हेर्थ्यो र अपराध गर्ने गराउने दुवैलाई सजाय दिलाउने उद्देश्यले सबभन्दा पहिले जसमाथि बलात्कार भएको छ त्यससँग केही मिठा मिठा प्रश्नहरू सोधिन्थे कुनै देवी वा देवतालाई यति तुच्छ घटनाका लागि दुःख दिँदैनथ्यो दण्ड गर्नेहरू यसमा आफ्नो पनि छिनोफानो गर्थे र मुद्दाको पनि अलिकति सर्जमिन हुन्थ्यो र एउटा मुचुल्का नै पर्याप्त हुन्थ्यो अपराधीका लागि समय नै लाग्दैनथ्यो कुनै विशेष कारणवश केस पेन्डिङ भयो भने त्यो पेन्डिङ नै मानिन्थ्यो र टुङ्गिएको मानिँदैनथ्यो पुलिसको सक्रियतामा कुनै कमी आउँदैन थियो राष्ट्रिय पञ्चायतमा दुई चार सदस्य सधैँ जनताप्रति आफ्नो कर्तव्यको वशीभूत भएर प्रत्येक सेसनमा प्रश्न गर्नु पनि पन्छिँदैनथे र मन्त्री जो योसित सरोकार राख्दछ अपराधीलाई छिट्टै नै सजाय दिलाउने आश्वासन दिन कहिल्यै पछि हट्दैनथे आखिर ती पनि मूलतः जनताका प्रतिनिधि नै हुन्थे यसको महत्त्वको यसभन्दा ठूलो अरू के प्रमाण बलात्कार र हत्यालाई देशमा प्राय एउटै दर्जामा राखेर सक्रियता साथ तलाश जारी हुन्थ्यो भेटिँदैन भने त्यो अपराधीको गल्ती हो आफ्नो तर्फबाट त कर्म गर्नुपर्छ गीताको उपदेश किन बिर्सिने झन् यस्तामा यसैकारण पदाधिकारीहरू हत्या र बलात्कार दुवैको समाधानमा शान्ति र धैर्यको एउटै शैली र प्रक्रिया अँगाल्थे तिनीहरूले देशका अन्य कठिनाइहरूमा गर्ने गरेका थिए अनि ईश्वरको नाउँ लिएर कारबाही प्रारम्भ गर्थे अन्त्यमा सबैलाई थाहा थियो स्वयं देशका तमाम नागरिक समेतलाई पनि के भने अन्य सब कुराले साथ छाडिदिन्छन् विपदमा जनतासँग साथ जानेर जनताको अधिकारका दुई मात्र परमवस्तु आशा र आश्वासन हुन् त्यसकारण अब किसानलाई आशावादी हुने सल्लाह दिइन्थ्यो कर्मचारीलाई यही थमाएर महिनाभरि चुप लगाइन्थ्यो बुद्धिजीवी र लेखकलाई भनिन्थ्यो आशावादी हो र यी सबै चुपचाप आशावादी बन्दै गइरहेका थिए पूर्ण वफादारी साथ यो एउटा महान दर्शन कतिबाट खोजेर उपर गरिएको थियो सारा नेपाली नेपालमाथि टिकेका छन् र नेपाल टिकेको छ आशा र आश्वासनमा यस मानेमा देशमा पुरा समानताको सिद्धान्त गालिएको थियो र यसमा कुनै प्रकारको भेदभाव गर्ने पदाधिकारीमाथि कडा कार्यवाही गर्ने थिति बसेको थियो यो त अहिलेको दृश्य हो तबको कुरा बेग्लै थियो तब देशमा यति व्यवस्था र वैज्ञानिकता आउन सकेको थिएन त्यसकारण बिरहिनले न्यायका लागि एउटी स्थानीय देवीलाई गुहार्नु परेको थियो त्यस दिनदेखि त्यस गाउँको नाम बिरहिनपुर रह्यो पहिले के नाउँ थियो त्यो कसैलाई थाहा थिएन उद्योग लाग्दो के भने गाउँको नाम तब बिरहिनपुर राखिएको थियो जब त्यो गाउँ स्वयं कतै थिएन गाउँ रौन्जेल त्यसको कुनै अन्य नाउँ यसरी बिरहिनपुर एउटा नभएको गाउँको नाउँ थियो भनौँ तैपनि त्यसकै छेउमा टाँसिएको गाउँ बरेवासँग बिरहिनपुर यस्तरी टाँसियो जस्तो लस्सामाथि लस्सा बिरहिनपुर अब बरेवामाथि कुनै हेलमेट जस्तो चढेको थियो बरेवाका मानिस यो कथा किम्बदन्ती कसैलाई पनि बताउन बिर्सिँदैनन् अझ बरु तिनीहरू उत्साहमा आए भने लगेर त्यो ठाउँ समेत देखाइदिन सक्थे जहाँ कुनै बखत गाउँ बिरहिनपुर स्थापित थियो एउटा अदृश्य गाउँ बरेवाको अविभाज्य अंश भएको थियो भन्न सकिन्थ्यो बरेवा गाउँको आधा नाउँ एउटा खोक्रो र यथार्थहीन वास्तविकता थियो तैपनि वास्तविकता त भन्नै पर्यो बिरेनपुरका बारेमा केही गायकहरू कुनै बखत बनेको एउटा गीत पनि गाउने गर्थे जसमा बिरेणीमाथि बलात्कारको घटनालाई निकै दृश्यात्मक बनाएर प्रस्तुत गरिएको थियो त्यसको लगत्तैपछि बिरेनको अन्तिम क्षण यस्तो मार्मिक बनाएर गाइन्थ्यो श्रोता त श्रोता स्वयं गायकले पनि रुने चलन थियो गीत निकै सुझबुझका साथ तयार पारिएको थियो र बलात्कारको आनन्द लिएपछि बिरेनको कथामाथि सहानुभूति उमारेर गीतकारले आफ्नो धर्मको पालन गरेको थियो उसले श्रोताहरूमा अपराध भावना नजागोस् भन्ने धारणा पनि राखेको थियो केही गायकले दुई चार पाइला अझै अगाडि बढाउँदै श्रोताको आँखाबाट आँसु बटुलेर मात्र विश्राम लिने किरिया खाएका हुन्थे त्यस्ता गायकहरू बिरेनको मृत्युपछि छोराछोरीको मर्मान्तक अवस्था र एक दिन बिरेनको लोग्ने फर्केर आएपछि उसले गरेको बिलौना ऊ एक्लो परेको र अन्त्यमा छोराछोरीसँगको भेटघाट यति चिच्च्याएर र कष्टप्रद किसिमले बयान गर्थे श्रोता तुरन्त चाहिने जति धोइ गरेर उम्कन चाहन्थे हो तिनको मनमा एउटा आशा देशको चलन अनुसार अवश्य हुन्थ्यो ठिक छ बिरेन नभए पनि बाबु र छोराछोरीको त भेटघाट भयो अब तिनीहरू पनि भविष्यको आशा गर्न धेरै मात्रामा सक्षम छन् त्यसपछि श्रोता गायकलाई रोइरहेको छाडेर घर जान स्वतन्त्र हुन्थ्यो किम्बदन्ती बाहेक बरेवाको वास्तविकताका केही अन्य पनि प्रातस्मरणीय पक्षहरू थिए बरेवा धरमपुर गाउँ जिमदार पुलिस र दुर्भाग्य सबैलाई एकैपटक झेल्नमा खप्पिस भइसकेको थियो डाँकु बाढी सुक्खा र महामारी जस्तो छोटामोटा कुरा छोटामोटा किन मानिन्थे भने यी गाउँमा कहिलेकाहीँ मात्र भ्रमण गर्न आउँथे दैनिक रूपमा होइन त्यसबाहेक यिनलाई दुर्भाग्य वा गरिबीको महलभित्र मजासित फिट गर्न सकिन्थ्यो एउटा यस्तो गाउँ जसको वर्तमानमा कुनै उपस्थिति सिद्ध छैन भविष्य हेर्ला तर कस्तो तैपनि बरिबाको मानिसका केही उपयोगहरू अवश्य थिए तिनीहरूको आफ्नो कुनै मत थिएन अनुहार थिएन र युद्ध पनि थिएन चुनावको समयमा फर्जरी भोट खसाल्न धरमपुर र आवश्यकता अनुसार अन्य गाउँमा पनि यिनीहरूलाई निम्त्याइन्थ्यो कहिलेकाहीँ पक्ष वा विरोधको र्यालीमा यिनीहरू दुई छाक र पाँच सय रुपियाँमा नजिकको सहरको कुनै भागमा लग्न सकिन्थे यिनीहरूका सब कारोबार खरिद बिक्री धरमपुरको नाउँमा गरिन्थे कसैले खेत किन्यो भने आफ्नो गाउँको नाउँ धरमपुर लेखाउँथ्यो यो थाहा छ बरिबाका गाउँलेहरूलाई यसरी बाँच्ने बानी परिसकेको थियो र सायद यस्तो उपल्लो कोटीको छन्द जीवन नबाँचे तिनीहरू बाँच्न सक्दैनथे अर्कातिर यसको एउटा राम्रो पक्ष पनि थियो किनकि बरेवा थिएन त्यसकारण बरेवामा कुनै दारिद्र्य थिएन कुनै अन्याय थिएन कुनै छटपट थिएन र कुनै प्रकारको अनियमितता थिएन तर्क जायज छ गाउँ नै छैन भने गाउँमा केही पनि कसरी हुन्छ त्यसकारण त्यहाँ हत्या बलात्कार वा कुनै किसिमको पनि मृत्यु हुँदैन थियो यसरी मान्न सकिन्थ्यो त्यो जस्तो सुखी र भाग्यशाली गाउँ देशमा मात्र होइन दुनियाँमा कतै थिएन यही कारण हो त्यहाँ कुनै किसिमको हत्या बलात्कार होस् देशमा कतै आवाज उठ्दैन थियो त्यहाँ अनिकाल पर्यो भने देशमा कुनै असर हुँदैन थियो त्यहाँ बाली भएन कहाँ भएन यसको जवाफ नभएकाले देश शान्त रहन्थ्यो तपाईँले कहिल्यै पढ्नु भएको छ बिरहिनपुर बरेवाको अखबारहरूमा छैन किनभने हाम्रा लागि त्यो गाउँ देशको कुनै कुनामा छैन होस् पनि किन काम त चलिरहेकै छ धरमपुरको नाउँमा मालपोत रोकिएको छैन चुनाव रोकिएको छैन देशको विकास रोकिएको छैन अनि बरु एक किसिमले ठिक छ एउटा दुर्भाग्यको खग्रासमा परेको गाउँलाई यदि मानचित्रमा ठाउँ दिँदैन अथवा त्यसलाई अस्वीकार नै गरिन्छ भने त्यसले सारा देशलाई अनेक झ्याउलोबाट बचाउन सक्छ बरेवामा जतिसुकै यमराजको कवाज चलोस् हामी भन्न सक्थ्यौं हामी सुरक्षित छौं भने यस्तो मौका किन गुमाउने जबकि स्वयं गाउँ बिरहिनपुर बरेवालाई यसले कुनै असुविधा देखिँदैन तिनका कति पुस्ता यस्तैमा बिते आशा छ भविष्यमा पनि बित्दै जानेछन् भने यस अनुशासनलाई किन बिगार्ने यस्तो अठोट छ जिमदारको सिङ्के धरमपुरको छ भनिन्थ्यो जसलाई केही उस्तै उस्तै फाइदा उठाउनु छ तिनका लागि लागि बरिबाको बजार स्वागतयोग्य रूपमा खुल्ला छ बेरोकटोक छ के होला अलिकति अरू विपत्ति थपिएला किन नसहनु यसैको त अभ्यास गरिनेहरू गर्थे जीवनभरि भने यही ठिक छ यदि ठिक छैन भने पनि यही ठिक भइरहन्छ कसो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको तेह्रौं श्रृङ्खला वाचन आज हामीले पृष्ठ दुई सय दुईमा ल्याएर रोकेका छौं अब यसको धेरै वाचन बाँकी छैन अर्को साता चौधौं अर्थात अन्तिम श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सश्येन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री